बिरानो झै भने टाढा हुँदै गायो मेरो मन मिल्दा एउटै मुटु भात थियो तिम्रो मेरो मन मिल्दा एउटै मुटु भात थियो सुख दुःख एक कमा बनेका शङ्खा थियो मेरो मन मिल्दा एउटै मुटु भाथ्यो सुख दुःख एक बने कसम खा फुला भन्यो फुल बनेर हे काँडामा जु हिँड्न लायो काँडैमा सेरी झै बने